चाँडैको चौतारी कान्छे हुँदा रमाइलो त्यसैले खमाइलो छ अहिले लाग्दैछ नरमाइलो टाढैको चौतारी कान्छे हुँदा रमाइलो त्यसैले सुन्ने छ अहिले लाग्दैछ नरमाइलो छौ तिमी मुटुभित्र छोरा रोप्यो यो दुखीलाई बिर्सिएर अन्तै साइनो जोडिदियो मलाई छोडी पराएको जीवनमा तिमी गीत बनी मेरो दिलमा तिमी छायो तर आज गीत बनी मेरो दिलमा तिमी छायो डाँडैको चौतारी कान्छे हुँदा रमाइलो त्यसैले खमाइलो छ अहिले लाग्दैछ नरमाइलो गर्छु भन्थ्यौ यो जुनी भरे किन हाम्रो नाता तोड्यो निष्ठुरी बने अब म त मर्छु चाँडै सम्झिँदै हाम्रो कान छु चाँडै सम्झिँदै हाम्रो कहानी टाढैको चौतारी